टोकोसेरो एक किसिमको चरा हो यसले ससाना जनावरहरूको शिकार गर्ने गर्दछ लाटोकोसेरो दिनमा एकै ठाउँमा बसिरहने र राति मात्र शिकारमा निस्किने भएकाले यसले आँखा नदेख्ने धेरैको अनुमान छ लाटोकोसेरोलाई संस्कृत भाषामा उलुक धुक दिवान्ध इत्यादि भनिन्छ यिनका आआफ्नै प्रकारका अर्थ पनि छन् लाटोकोसेरोलाई हिन्दू परम्परामा लक्ष्मीको वाहन पनि बताइएको छ शकुनविदहरू भन्छन् यात्रा समयमा आफ्नो दायाँतिर ढुकुर परेवा मयूर सुगा आदि चराहरू देखिए शुभ सायद मानिन्छ अनि गिद्ध चिल लाटोकोसेरो आदि देखिए अपशकुन मानिन्छ पत्याउने नपत्याउने आफ्नै कुरा हो लाटोकोसेरोले धेरै थरीका किरा फट्याङ्ग्रा मुसाहरू मृत जनावर आदि सजिलै खाइदिन्छ पर्यावरणका दृष्टिले उपयोगी पनि मानिन्छ लाटोकोसेरो कृषि प्रधान देश नेपालको लागि यो चरो कल्याणकारी पन्छी पनि हो यसप्रति सुझाव सहानुभूति राखेर पंक्षी प्रेम दर्शाउनु मानवको कर्तव्य पनि हो नमस्कार कार्यक्रम वन बाटिकाबाट म कार्यक्रम प्रस्तुता आशिष मल्लको रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा आर्जीको आफ्नै उत्पादनमा तयार पारिएको यो साप्ताहिक रेडियो कार्यक्रम हो तपाईँ यो कार्यक्रम हरेक मङ्गलबार बेलुकी छ बजेर तिस मिनट जाँदा सुन्न सक्नुहुनेछ वन वातावरण र जलवायुका विषयमा केन्द्रित रहने यो कार्यक्रमको एक नयाँ श्रृङ्खला लिएर आज पनि हामी उपस्थित भइसकेका छौँ वन वातावरण जोगाउन सघाउ पुर्याउन तथा जलवायु अनुकूलनका विषयमा जानकारी दिने गरी प्रसारणमा आएको यो कार्यक्रममा वन र वातावरण जोगाउन तथा जलवायु अनुकूलन राख्न भइरहेका प्रयासका विषयमा समाचारमूलक गतिविधि र सम्बन्धित क्षेत्रका व्यक्तिसँगको कुराकानी कार्यक्रममा प्रस्तुत हुने गर्दछ कार्यक्रमको आजको श्रृङ्खलामा पनि हामी सोही परिधिभित्र रहेर प्रस्तुत हुनेछौँ आजको कार्यक्रममा हामी लाटोकोसेरको महत्त्वको विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ तर कार्यक्रमको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि राख्दैछौँ हप्ताभरिका वन वातावरण तथा जलवायु सम्बन्धीका समाचारमूलक गतिविधि गतिविधिको साथमा हुनुहुन्छ साथी वीरेन्द्र मध्य पहाडी क्षेत्रमा बढ्दो मानव अतिक्रमण र वन विनाशले महाभारत पर्वत श्रृङ्खलाको त्रिपन्न हजार हेक्टर क्षेत्रफल डडेलधुरामा पर्छ बढ्दो अतिक्रमणले भूछाए आगलागी वन्यजन्तु चोरे सिकारी र अवैध जडीबुटी निकासी समेत भइरहेको संरक्षण प्रेमीको भनाइ छ जिल्ला वन कार्यालयका अनुसार महाभारत श्रृङ्खलामा पर्ने श्रीस रूपाल आलिताल गाङखेत बगरकोट कैलेपाल माण्डौ गणेशपुर असीग्राम र अमरगढी नगर क्षेत्रबाट वन अतिक्रमण भइरहेको छ वर्षेनी महाभारत संरक्षित क्षेत्रमा पचास हेक्टर भन्दा बढ्ता वन क्षेत्र मासिन थालेको छ सहायक जिल्ला वन अधिकृत लक्ष्मीराज जोशीले बढ्दो जनसङ्ख्याको चाप महाभारत वन क्षेत्रमा पर्न थालेको बताए नजिकका वन सामुदायिक बन्दै गएको अवस्थामा राष्ट्रिय वनमाथिको निर्भरता बढ्यो उनले भने घाँस दाउरादेखि घर बनाउन राष्ट्रिय वनबाट काठ चोरी बढ्दै गएपछि वन फडानीको समस्या देखिएको हो उनका अनुसार दुई हजार उनासाठीमा संरक्षित क्षेत्र घोषणा गरी महाभारतको संरक्षणका कार्यक्रम सुरु गरिन थालेको हो उनले वार्षिक पाँचदेखि सात लाख रुपियाँ महाभारतको संरक्षण कार्यक्रममा खर्च हुँदै आएको बताए तर स्थानीय संरक्षण प्रेमी दान सिंह भण्डारीले संरक्षित क्षेत्र घोषणाले संरक्षण हुन नसक्ने बताए उनले सरकारले गरिरहेको महाभारत वन क्षेत्रबाट खोटो संकलन ढले पढेका नाममा काठ कठानी जडीबुटी संकलनबाट समेत महाभारतमा वन विनाश भइरहेको बताए सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष चन्द्र बोहरा महाभारत तथा राष्ट्रिय वनको संरक्षण सामुदायिक वन उपभोक्ताहरूको सहकार्यबाट नै सम्भव हुने बताउँछन् महाभारत लेखका बासिन्दालाई संरक्षणमुखी बनाउन सक्नु पर्यो उनले भने त्यसका लागि लाभदायक संरक्षणमुखी कार्यक्रम दिनु पर्यो जङ्गलमाथिको निर्भरता घटाउने अन्य आयमूलक कार्यक्रम दिन सक्नु पर्यो प्राकृतिक स्रोत साधन तथा द्वन्द रूपान्त नियन्त्रण क्षेत्रमा कार्यरत तेजबहादुर महतले महाभारतको संरक्षणका लागि पुरै वन क्षेत्रलाई राष्ट्रिय निकुञ्ज बनाउनु पर्ने धारणा व्यक्त गरे विश्व वातावरण दिवस डडेलधुरा सहित देशभर आइतबार विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ आइतबार बिहान जिल्ला वन कार्यालय डडेलधुराले एक र्याली निकालेको थियो भने उग्रतारा मन्दिर परिसरमा अमरगढी नगरपालिकाले वृक्षारोपण गरेको थियो यस्तै अमरगढी नगरपालिकाकै सहयोगमा जलवायु परिवर्तनका लागि नेपाली युवाहरूको सञ्जाल एनवाइसिए का युवाहरूले सदरमुकाममा रहेको कालिका स्थान मन्दिर परिसरमा वृक्षारोपण गरेका थिए वातावरण पृथ्वीका सबै प्राणीका लागि नभई नहुने भएको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने जलवायुका लागि नेपाली युवाहरूको सञ्जाल डडेलधुराका संयोजक राजन जैरूले बताए यसका साथै जिल्ला वन कार्यालय र भू संरक्षण कार्यालय कर्मचारी मिलन केन्द्र र राजपुर सामुदायिक वनको सहयोगमा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक बोर्डिङ स्कुलले अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता र चुरे संरक्षण दिवसको अवसरमा समुदायमा आधारित उपभोक्ताहरूले हाजिरी जवाब प्रतियोगिता सम्पन्न गरेका छन् जिल्ला सदरमुकाम नजिकै रहेको सातवटा विद्यालयका विद्यार्थीहरूले वक्तित्व कला प्रतियोगितामा भाग लिएका थिए प्रतियोगितामा भागेश्वर उच्च मावि टाँटरका पुरन जोशी प्रथम क्याम्ब्रिज कलेज पब्लिक बोर्डिङ स्कुलका निलम जोशी तृतीय र महेन्द्र नमुना उच्च माविका दिपा भण्डारी तृतीय भएका छन् यसै गरी माउन्टेन उच्च माविका सुशील बोहरा र उग्रतारा उच्च मावि पोखराका मुकेश जोशीले सान्त्वना स्थान हासिल गरेको जनाइएको छ विजेताहरूले दुई हजार एक हजार र पाँच सय गरी नगद पुरस्कार समेत प्राप्त गरेका छन् यसै गरी सामुदायिक वनका उपभोक्ताहरू बीच समूह विभाजन गरी सम्पन्न भएको हाजिर जवाब प्रतियोगितामा खलङ्गा बी प्रथम लाकम इलाका तृतीय गणेशपुर इलाका तृतीय र डाँडावन इलाका र खलङ्गा ए टिमले सान्त्वना स्थान हासिल गरेका छन् विजेता टिमले तीन हजार दुई हजार एक हजार र पाँच सय गरी नगद पुरस्कार प्राप्त गरेका छन् हाम्रो जीव जन्तु हाम्रो वातावरण र वन संरक्षण गरौं लगाई सम्पूर्ण तन मन र धन भन्ने नाराका साथ सरकारी र गैर सरकारी संघ संस्थाले विभिन्न कार्यक्रम गरे संयुक्त राष्ट्र संघको आह्वानमा सन् उन्नाइस सय त्रिहत्तर जुन पाँच तारिकदेखि वातावरण दिवस मनाउन सुरु गरिएको हो हप्ताभरिका वन वातावरण तथा जलवायु सम्बन्धीका समाचारमूलक गतिविधि सुनाउँदै हुनुहुन्थ्यो साथी वीरेन्द्र श्रोता तपाईँले भर्खरै मात्र रेडियो खोल्नुभएको हो भने हामी कार्यक्रम वन बाटिकामा छौँ वन र वातावरण जोगाउने लगायतका अन्य विषयमा केन्द्रित हुने कार्यक्रमको यो एक नयाँ श्रृङ्खला हो हामीले भर्खरै हप्ताभरिका समाचारमूलक गतिविधि प्रस्तुत गरेका थियौँ गतिविधिपछि लाग्दछौँ कार्यक्रमको विषयवस्तुतिर आजको श्रृङ्खलामा हामी लाटोकसेरोको महत्त्व विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ हामीसँग स्टुडियोमा हुनुहुन्छ फ्रेन्ड्स अफ नेचर यानि कि प्रकृतिका साथी नामक संस्थाका अनुसन्धान अधिकृत सुमन आचार्य अब हामी तपाईँसँग उहाँसँगको कुराकानी प्रस्तुत गर्नेछौँ सर्वप्रथम कार्यक्रममा यहाँलाई स्वागत छ धन्यवाद मेरो नाम सुमन आचार्य हो म काभ्रे जिल्लादेखि आएको छु अहिले डडेलधुरामा म चाहिँ फ्रेन्ड्स अफ नेचर प्रकृतिका साथीहरू नामक हाम्रो संस्थाबाट सेरो संरक्षण को कार्यक्रम लिएर अहिले सुदूरपश्चिम नेपालमा आएको छु अनि सुदूरपश्चिममा आउनुको उद्देश्य सुदूरपश्चिममा आउनुको उद्देश्य म योभन्दा अगाडि मध्यपश्चिममा थिएँ मध्यपश्चिममा चाहिँ हाम्रो लाटोकोसेरो जुन एउटा चरा छ यो सम्बन्धी चाहिँ संरक्षण यसको लागि संरक्षणको लागि हामी हिँडेका हौँ संरक्षणको लागि जनचेतना कार्यक्रममा र त्यही जनचेतनामूलक कार्यक्रम लिएर अहिले म सुदूरपश्चिममा आएको छु लाटोकोसेरो भन्नुभयो है लाटोकोसेरो कस्तो प्रजातिको चरा हो कसेरो यो चाहिँ विशेष गरी सिकार गर्ने खालको चरा हो जुन जस्तो गीत मान्छेहरूले चाहिँ कति चाहिँ गिद्ध र कसेरोमा फरक नभेटिकन एउटै भन्ने गरेको पाइन्छ जस्तै गिद्धसँग तुलना गर्ने हो भने गिद्ध जहिले पनि मरेको सिनो खाने हो भने कसेरो चाहिँ तपाईँको जीवित चिजहरूलाई मारेर खाने हो अब कसेरो चाहिँ उड्ने यो पनि अरू जस्तै उड्ने तर उड्दाखेरि आवाज ननिकाल्ने चरा पऱ्यो अरूसँग तुलना गर्दाखेरि अरू चराहरूको चाहिँ दुईवटा परेला हुन्छ भने कसेरोको चाहिँ तिनवटा परेला परेला पाइएको छ यही नै हो यसको अरू चराहरूसँग चाहिँ डिफ्रेन्स हेर्दाखेरि अनि नेपालमा यसको अवस्था यो कति प्रजातिको छ यसको सङ्ख्याहरूको बारेमा जानकारी छ यहाँलाई हजुर जानकारी छ जस्तै अब लाटोकोसेरो एउटा अब विश्व रूपमा जाउँ पहिला ग्लोबल्ली विश्वमा चाहिँ लाटोकोसेरो दुई सय पच्चिस प्रजातिका पाइन्छन् भने नेपालमा अहिले बाइस प्रजातिका लाटोकोसेरो पाइन्छन् गत वर्षसम्म चाहिँ एक्काइस प्रजातिको लाटोकोसेरो थियो भने केही समय अगाडि हाम्रो बर्दियामा चाहिँ नयाँ लाटोकोसेरोको प्रजाति भेटेर अहिले बाइस प्रजातिको भएको छ नेपालमा लाटोकोसेरोहरू नेपालमा यसको अवस्था कस्तो छ नेपालमा कसेरोको अवस्था भन्ने हो भने कसेरो चाहिँ सरकारी लेभलमा हेर्ने हो भने यो चाहिँ संरक्षित पन्छीमा पर्दैन त्यस कारणले यसको अवस्था अब र अध्ययन अनुसन्धानमा हेर्ने हो भने लाटो कसरीको अध्ययन अनुसन्धान अरू जीवहरूभन्दा एकदम थोरै भएको पाइन्छ जस्तै नेपालमा चाहिँ हामी बाघको कुरा गर्छौँ भालुको कुरा गर्छौँ गैँडाको कुरा गर्छौँ यी चाहिँ ठुला ठुला जनावरहरू भए भनेदेखि साना जनावरहरू जस्तै लाटो कसेरो अथवा अन्य कुनै जनावरहरू जुन चाहिँ साना हुन्छन् र यिनीहरूको जुन महत्त्व चाहिँ अरूको जस्तो एकदम डाइरेक्टली देखिँदैन यस्ता चिजबिजहरूको चाहिँ अध्ययन अनुसन्धान एकदम कम भएको पाइन्छ नेपालमा यो प्रजातिको चराको महत्त्व पनि छ र हजुर लाटोकोसेरोको महत्त्व छ तर यसको महत्त्व चाहिँ जुन स्थानीय रूपमा मान्छेहरूले पाउनुपर्ने हो यसको महत्त्व मान्छेहरूले थाहा पाउनु भएको छैन जस्तै यसको महत्त्वहरूमा एक दुईवटा केही भन्नुपर्दाखेरि चाहिँ यसको विशेष गरी महत्त्व भनेको मुसा हुन्छ नि जुन मुसाको चाहिँ सङ्ख्यालाई चाहिँ कन्ट्रोल गर्ने हो जस्तै लाटोकोसेरोले चाहिँ यसको एक सिजन भन्छ एक सिजनको समय भनेको चार महिनाको समय हुन्छ एक सिजनमा लाटेकोसेरोको एउटा परिवारले तिन हजारवटा मुसा खान्छ जस्तै एक सिजनमा के हुन्छ भन्दाखेरि एक सिजनमा लाटेकोसेरोले अन्डा पार्ने त्यसपछि यसको बच्चाहरू जन्मेर बच्चाहरू चाहिँ उड्न लायक भएर आफै खान योग्य हुने भन्नाले यो यो चार महिनाको समयमा लाटोकोसेरोको एउटा परिवारले तिन हजारवटा मुसा खान्छन् त्यसरी एउटा परिवारले तिन हजार मुसा खाँदाखेरि यहाँतिर चाहिँ अब कति हुन्छन् त यसका परिवार भनेर असङ्ख्य छन् नि यसरी चाहिँ एउटा परिवारले तिन हजार खाँदाखेरि हजारौँ परिवारले यसरी हजारौँ लाखौँ मुसा खाँदाखेरि मुसाको सङ्ख्यामा कन्ट्रोल गर्ने भयो अब अध्ययनले चाहिँ के देखाएको छ भन्दाखेरि जुन लाटोकोसेरोले यसरी मुसा खान्छ जान्छन् तीमध्ये चाहिँ अस्सी प्रतिशत मुसाहरू चाहिँ लाटेकोसोरेले खाइसकेका र अहिले जुन हाम्रो वरिपरि देखिन्छन् यस्ता देखेका मुसाहरू बिस प्रतिशत मात्र हुन् र अर्को यसको महत्त्व भन्दाखेरि पर्यटनको लागि नेपाल चाहिँ पर्यटकीय देश भनेर चिनिन्छ विश्वभरिबाट जति पर्यटकहरू चाहिँ नेपालमा पर्यटनका लागि आउनेछन् तीमध्ये चाहिँ पाँच प्रतिशत पर्यटकहरू चाहिँ चरा हेर्न मात्र आउँछन् जस्तै चरा हेर्न आउँदा लाटोकोसरी हेर्ने पनि त्यसमै हुन्छन् त्यस कारणले गर्दा पर्यटनलाई विकास गर्छ र जो चाहिँ पर्यटनमै आफ्नो जीवनयापनका लागि चाहिँ व्यतीत छन् ती मान्छेहरूको लागि चाहिँ आर्थिक सुधारको एउटा रोल प्ले गर्छ अर्को भन्नुहुन्छ भने धार्मिक हिसाबले छ धार्मिक हिसाबले चाहिँ लाटेकोसोरोलाई चाहिँ भगवान् लक्ष्मी माताको वाहन मानिन्छ त्यस कारणले धार्मिक र सांस्कृतिक हिसाबले पनि लाटेकोसोरोको महत्त्व देखिन्छ त्यसको मतलब यसको संरक्षण गर्नु पनि जरुरी देखिन्छ है हजुर यसको संरक्षण गर्नुपर्ने जरुर पनि देखिन्छ जस्तै स्थानीय लेभलमा हेर्ने हो भने कृषकहरूको लागि चाहिँ यसको संरक्षण गर्दाखेरि चाहिँ जो चाहिँ बाली नालीको चाहिँ हिंस्रक भनौँ अथवा जो बाली नालीको चाहिँ दुश्मन भनौँ मुसाहरूको सङ्ख्या चाहिँ नियन्त्रण गरेर बालीहरू अन्न उब्जन गर्ने मद्दत गर्छ स्थानीय लेभलमा हेर्दाखेरि अनि नेपालीहरूको यो चराप्रति गलत धारणा रहेको छ नि त्यो बारेमा तपाईँको बुझाइ के रहेको छ तपाईँले ठिक भन्नुभयो जसमा नेपालको विभिन्न भेगमा घुम्दाखेरि चाहिँ विभिन्न भेगका मान्छेहरूले लाटेकोसरलाई विभिन्न रूपमा लिएको पाइन्छ जस्तै कुनै भेगमा चाहिँ लाटेकोसरलाई एकदम नकारात्मक रूपमा लिन्छ जस्तै लाटेकोसरलाई चाहिँ कसरी लिन्छ भने घर वरिपरि आएर बस्यो अथवा घर वरिपरि आएर चाहिँ राति करायो भनेदेखि बिहान चाहिँ त्यो स्थानको अथवा त्यो ठाउँको मान्छेहरू मर्छन् भन्ने विश्वास छ भनेदेखि कतै चाहिँ अब लाटो लाटोकसरीले छोएर गयो भनेदेखि चाहिँ मान्छेहरूलाई चाहिँ भूतप्रेत लाग्ने अथवा चाहिँ भोलिपल्ट बिरामी हुने यस्तो उस्तो छ अनि यस्ता चाहिँ जुन ट्रेडिसनल बिलिफ भनौँ जुन चाहिँ हाम्रो पुरातात्विक विश्वासहरूले गर्दाखेरि चाहिँ लाटो कसरीलाई एकदम नकारात्मक रूपमा लिएको पाइन्छ अर्को के छ विश्वास भने मान्छेहरूले चाहिँ लाटोकोसरलाई चाहिँ मारेर यसको टाउको अथवा प्वाख खुट्टाहरू चाहिँ घरमा झुन्डाएर राख्यो यताउति भन्दै भूतप्रेतको प्रवेश हुन्न भन्ने छ यस्तो यस्तो विश्वासले गर्दा मान्छेहरूले यसलाई मार्ने गरेको पाइन्छ यसको संरक्षणका लागि विश्व जगतबाट भइरहेका प्रयासको बारेमा जानकारी छ यहाँले हजुर लाटोकोसेरोको संरक्षणको लागि चाहिँ विश्व जगतबाट पनि कार्यक्रमहरू भएको छन् अब नेपालमा भन्नुपर्दाखेरि एक विभिन्न संस्थाहरूले यसका लागि संरक्षणका लागि केही कामहरू त गरेका छन् अब सरकारी लेभलबाट भन्नुपर्दाखेरि सरकारी लेभलबाट कामहरू नभएका होइनन् कामहरू भएको छन् तर अपुग रूपमा भएको छन् जस्तै सरकारी लेभलबाट चाहिँ तपाईँको संरक्षण क्षेत्रहरू चाहिँ छुट्याइएका छन् विभिन्न वन्यजन्तु अथवा पशु पक्षीहरूको लागि चाहिँ संरक्षण गर्नको लागि तर ती मात्र भएर पुगेन जस्तै सरकारले चाहिँ विभिन्न जस्तै लाटोकोसेरो मारेको चाहिँ मारेको अथवा यसलाई चाहिँ अवैध रूपमा बेचबिखन गरेको चाहिँ केही दस्तुर र केही जेल सजाय यताउतिहरू गरेको छ तर त्यो चाहिँ लेभल अनुसार छैन जुन हुनपर्ने हो त्योभन्दा कम छन् अब यसरी गरेको छ सरकारले अब हाम्रो संस्थाबाट भन्नुपर्दा जुन म चाहिँ अब फ्रेन्ड्स अफ नेचर प्रकृतिका साथीहरू नामक संस्थाबाट आएको छु हाम्रो संस्थाले चाहिँ लाटोको सेरोमा मात्र कार्य गरेको नौ वर्ष भयो जस्तै नेपालको लागि चाहिँ बेस लाइन डाटा जुन मुस्ताङको एरियामा हामीले चाहिँ बेस लाइन डाटाहरू ल्याएका थियौँ भनेदेखि यसको संरक्षणका लागि हामीले वार्षिक रूपमा कार्यक्रम गरेका छौँ र यस्तै अध्ययन अनुसन्धानहरू गरेका छौँ वार्षिक रूपमा कार्यक्रम तपाईँलाई प्रस्ट्याउनु पर्दाखेरि पाँच वर्ष भयो हामीले चाहिँ नेपालमा लाटोकोसेरो संरक्षण महोत्सव भनेर हामीले चाहिँ गर्ने गरेका छौँ जुन चाहिँ विश्वको तिन ठाउँमा मात्र हुन्छ अमेरिकामा वार्षिक रूपमा हुन्छ इटालीमा दुई वर्षको एकचोटि हुन्छ भने नेपालमा पनि वार्षिक रूपमा हुन्छ हामी पाँचौँ वर्षमा आएका छौँ भर्खरै हामीले फागुनमा चाहिँ पोखराको सिक्लेसमा लाटोकोसेरोको संरक्षण गर्नु पर्छ भन्नेले हेतुले चाहिँ लाटोकोसेरो महोत्सव मनाएका हौँ र यसको साथसाथै यसको संरक्षण मात्र होइन कि त्यो स्थानीय ठाउँको चाहिँ जुन लोपोन्मुख आफ्नो संस्कारहरू छन् आफ्ना खेलहरू छन् यस्ता यस्तालाई पनि बिउत्याउने कामहरू हामीले गर्ने गरेका छौँ पहिलेको तुलनामा यो लाटोकोसेरोको सङ्ख्या एकदमै कम भएको पाइन्छ है आखिर मान्छेहरूले किन मार्छ किन यसको तस्करी गर्छ मान्छेहरूमा चाहिँ त्यही हो पहिलो कुरो चाहिँ एक अन्धविश्वास भनौँ न अब जस्तै लाटोकोसुरो मार्यो अथवा लगेर चाहिँ जस्तै मैले पहाडी भेगमा पश्चिम भेगको पहाडमा सुन्दाखेरि लाटोकोसुरो मारेर लाँदाखेरि नेपालगञ्जतिर लगेर बेच्दाखेरि चाहिँ यसको चाहिँ उचित मूल्य आउने भन्ने छ जस्तै मान्छेहरूले त्यो गरे अरे पाँच वर्ष अगाडि मैले चाहिँ त्यहाँतिर बुझ्दाखेरि तर उहाँहरूले लगेको लाटो कसरी बिक्री भएन अरे एक चाहिँ अब अर्काको विश्वासमा लागेर गर्ने यसरी मारेको पाइन्छ अरू कारण भनेको अब मासु खानलाई पनि यसको चाहिँ स्थानीय लेभलमा जसले पनि मार्ने गरेको पाइन्छ जुन चाहिँ अब मार्नको लागि त गैर कानुनी हो पनि चलिरहेको छ अनि मान्छेहरूमा चाहिँ के भ्रम छ भने एउटा माऱ्यो भनेदेखि लाखौँ रुपियाँहरू चाहिँ पाइने यसको केजीको रूपमा चाहिँ लाखौँ रूपमा पाइने भन्ने जुन छ त्यस गर्दा यसलाई चाहिँ बिक्री वितरण गरेर बेच्ने गरेको पाइन्छ भनिन्छ अनि यिनीहरूको सङ्ख्या घटनाले हामीलाई नकारात्मक असर पनि त पर्ला नि है हजुर अब यसको नकारात्मक असर जुन जुन चिज पनि जुन प्राकृतिको चिजहरू छन् जस्तै जुन हामीले चाहिँ जुन नेचर्स कम्पोनेन्ट भन्छौँ जे चिजको पनि महत्त्व छ ती चिज भएनन् भने अवश्य पनि नकारात्मक असर पर्छन् जस्तै लाटो कसेर मऱ्यो भने पहिलो भनेको प्राकृतिक सन्तुलनमा जुन यसको भूमिका हुन्छ त्यो भूमिका चाहिँ नरहन जान्छ त्यस कारणले गर्दा चाहिँ प्राकृतिक सन्तुलन कायम नहुने अर्को भनेको जुन अघि मैले प्रश्न पारेको थिएँ मुसाको कुरा जुन चाहिँ लाटो कसेर नहुने हो भनेदेखि असङ्ख्य रूपमा मुसाहरू हुने भए र कृषकले आफ्नो अन्नबाली नै भित्राउन नपाउने भए र अरू भनेको चाहिँ अब पर्यटकको सङ्ख्या पनि घट्ने भए धार्मिक तथा संस्कृति हिसाबले पनि हामी चाहिँ पछि पर्ने भयौँ सेरोको संरक्षण नगर्नाले चाहिँ तपाईँको संस्थाले के कस्ता कार्य गरेका छन् यसको संरक्षणमा मेरो संस्था जुन प्रकृतिका साथीहरू भन्छ मैले अघि नै पनि एकचोटि भनेको थिएँ नौ वर्ष अगाडिदेखि हामीले लाटो लाटोकोसेरोको रूपमा चाहिँ कार्यहरू गरेका छौँ जुन लाटो लाटोकोसेरोको पहिलो अनुसन्धानै नेपालमा हाम्रै संस्थाले गरेको हो जुन पहिला चाहिँ हामीले मुस्ताङ मनाङ मुस्ताङमा चाहिँ यसको बेसलाइन डाटाहरूको चाहिँ बाट चाहिँ यसको कार्यहरू गरेका हौँ भने वार्षिक रूपमा हामीले चाहिँ संरक्षणको लागि चाहिँ विभिन्न खालका कार्यक्रमहरू गर्ने गरेका छौँ र यी कार्यक्रमहरूमा चाहिँ जनचेतनामूलक कार्यक्रम जस्तै स्कुलका विद्यार्थीहरूलाई पढाउने क्याम्पसका विद्यार्थीहरूलाई पढाउनेदेखि लिएर स्थानीय व्यक्तिहरू जुन बाहिरी व्यक्तिहरू जो जो भेटिनुहुन्छ उहाँहरूलाई पनि हामीले क्याम्प गर्दै लाटोकोसरको बारेमा चाहिँ जानकारी दिने कार्यहरू गरेका छौँ र हामीले वार्षिक रूपमा चाहिँ लाटोकोसर महोत्सव भनेर मनाउँदै आएका छौँ यो चाहिँ विश्वको तिन ठाउँमा अमेरिका इटली र नेपालमा नेपालमा वार्षिक रूपमा हुन्छ हामीले पाँचौँ लाटोकोसेरो महोत्सव अहिले मनाएका छौँ जस्तै पहिलो हाम्रो धादिङमा थियो दोस्रो चितवन तेस्रो नवलपरासी चौथो गोर्खाको पारपाक पाँचौँ हामीले भर्खरै फागुनमा चाहिँ पोखराको सिक्लेस एरियामा चाहिँ यो मनाएका थियौँ र यस्तो गर्दाखेरि त्यहाँको स्थानीय लेभलका मान्छेहरूले चाहिँ यसको बारेमा धेरै कुराहरू जानकारी पाउने अवसर पाउनुभएको थियो त्यो हाम्रो संस्थाले अहिले गरेको विशेष कामहरू भनेको यसको जनचेतनामूलक कार्यक्रम नै हो अनि सुदूरपश्चिममा यहाँको संस्थाले त्यो वार्षिक महोत्सव गर्ने अवस्था छ कि छैन हाम्रो एम नै के छ भने वर्षको एउटा जिल्ला जस्तै हाम्रो चाहिँ अब यसै गरी चल्ने रूप रह्यो र हामी चलिराख्यौँ चल्ने छौँ चलेमा हाम्रो चाहिँ पचहत्तर वर्षमा पचहत्तर जिल्ला हाम्रो एम छ जस्तै अब त्यस कारणले सुदूरपश्चिम पनि यसको लागि चाहिँ उपयुक्त ठाउँ हो जस्तै त्यो ठाउँ हुनको लागि चाहिँ हामीसँग चाहिँ स्थानीय लेभलका चाहिँ कला संस्कृतिहरू हुनु पऱ्यो त्यहाँको जुन हामीले जुन अघि भनेको थियौँ कला संस्कृतिहरू जुन लोपोन्मुख छ तिनलाई हामीले जाने पनि काम गर्छौँ भनेदेखि त्यहाँको त्यस्तो भएको ठाउँहरू जुन चाहिँ छ भनेदेखि सुदूरपश्चिम पनि एउटा राम्रो ठाउँ हो यो महोत्सव गर्नको लागि हामीले यसलाई संरक्षण गर्न स्थानीय तवरबाट के कस्तो प्रयास गर्नुपर्ला जस्तै स्थानीय लेभलबाट भन्नुहुन्छ भनेदेखि कृषकहरूले गर्ने हो जस्तै कृषकहरूको लागि फाइदा छ लाटोकोसेरो संरक्षण गर्ने भनेदेखि आजभोलिको हाम्रो कृषिको चाहिँ प्रणाली हेर्ने हो भने पहिलाको भन्दा आजभोलि झन् झन् बढी चाहिँ किटनाशकहरूको प्रयोग गरेको पाइन्छ यो किटनाशकहरू प्रयोग गर्दाखेरि चाहिँ सरले खाने चिजहरू जस्तै मुसा भ्यागुता सर्पहरू यी चिजहरूको चाहिँ सङ्ख्या घट्न जान्छ र लाटोकोसरको पनि सङ्ख्या घट्छ प्लस अर्को के हुन्छ भने ती चिजहरूले चाहिँ विषादीयुक्त चिजहरू खाएपछि यी पनि आफै विषादीयुक्त हुनुभयो लाटोकोसरले जुन ती चिजहरू खान्छन् ती विषादी चिज खाएपछि लाटोकोसरको सङ्ख्या आफै घट्ने भयो त्यस कारणले कृषकहरूले चाहिँ किटनाशक चिजहरूको प्रयोग चाहिँ एकदम कम गराउनु पर्यो त्यसपछि स्थानीय रूपमा जुन बच्चाहरूले चाहिँ जुन गुलेली प्रयोग गरेर लाटो लाटोकोसेरोको मारेको पाइन्छ लाटो लाटोकोसेरोलाई चाहिँ सकेसम्म त जिल्लामा चाहिँ लाटो लाटोकोसेरो बन्दै जिल्लै घोषणा गर्न सक्नु पर्यो अर्को भनेको चाहिँ जुन घर वरिपरिका रुखहरू अथवा सामुदायिक वनमा चाहिँ बुढा रुखहरू हुन्छन् बुढा रुखहरू चाहिँ काट्ने हाम्रो कानुनले बनाएको रुल्स भनौँ तर यो जुन बुढा रुखहरू चाहिँ हाम्रो कानुनले काट्ने भन्छ ती रुखहरूमा चाहिँ विशेष गरी लाटो लाटोकोसेरोको गुणहरू पाइन्छन् त्यस कारणले त्यस्ता बुढा रुखहरू जहाँ चाहिँ लाटो लाटोकोसेरोका गुणहरू पाइन्छन् त्यस्ता रुखहरू चाहिँ नकाटिकन बचाएर राख्ने अनि मान्छेहरूले चाहिँ अब यसलाई अवैध रूपमा बेचबिखन नगर्ने किनकि त्यो बिक्री हुने त्यसरी चाहिँ चिज होइन रहेछ भन्ने देखियो हामीले उदाहरण पनि त्यस यसको चाहिँ त्यसरी चाहिँ मार्ने ओर्ने नगर्ने त्यसपछि जनचेतनाको प्रोग्रामहरू जस्तै जनचेतना कार्यक्रम जसलाई यसको बारेमा महत्त्व थाहा छ यसको जनचेतनाको कार्यक्रमहरू चाहिँ आफ्नो लेभलले जहाँसम्म भ्याउँछ त्यहाँसम्म चाहिँ जनचेतनाको प्रोग्रामहरू चलाउने यस्तै गर्नुपर्छ र अब यसको भन्नुभयो अर्को चाहिँ लाटोकोसेरोको कति ठाउँमा चाहिँ लाटोकोसेरोको गुँडबाट चाहिँ अन्डा अथवा बचेराहरू चाहिँ भुइँमा खसेको देखिन्छ तर त्यस्तो गर्दाखेरि मान्छेहरूले चाहिँ लाटेकोसुरलाई चलाउने ओर्ने गर्छन् भरसक चाहिँ लाटेकोसुरलाई चाहिँ केही समय हामीले त्यतिकै छोडिदिने जस्तै बच्चा लाटेकोसुरहरू आफै उडेर आफ्नो गुडमा जान सक्ने हुनसक्छन् अथवा चाहिँ आफ्नो माउ आएर लान सक्ने कन्डिसन हुनसक्छ त्यो कन्डिसनमा चाहिँ मान्छेहरूले नचलाउने भरसक उनीहरू आफैलाई जान दिने यदि त्यो अवस्था रहेन भने लाटेकोसुरलाई चाहिँ बिस्तारै समातेर चाहिँ उसको गुडमा लगिदिने गर्नुपर्छ जस्तै मान्छेहरूले त्यस्तै भेटायो भने चाहिँ ल्याएर मार्ने खाने गर्छन् यस्ता कार्यहरू चाहिँ कम्प्लिटली बन्द गर्नुपर्छ अन्त्यमा रेडियो सुनेर बसेका श्रोतालाई के भन्न चाहनुहुन्छ रेडियो सुनेर बस्नुभएका श्रोताहरूलाई म मेरो लेभलबाट के भन्न चाहन्छु भने म चाहिँ अन्य ठाउँहरूमा पनि लाटोकोसेरको यसरी संरक्षण कार्यक्रम गर्दै हिँडेको छु भनेदेखि तपाईँहरूको ठाउँमा पनि आइपुगिसकेको छु यो रेडियो प्रोग्राम मार्फत तपाईँहरूले चाहिँ केही धेरै नभए पनि छोटो समयमा केही लाटोकोसेरको महत्त्वको ज्ञानहरू पाउनुभयो यो ज्ञान पाउनु भए अनुसार चाहिँ यहाँतिर पनि लाटोकोसेरोको चाहिँ अवैध रूपमा बेचबिखन हुने गरेको छ अथवा चाहिँ मान्छेहरूले चाहिँ लाटोकोसेरोलाई चाहिँ नकारात्मक रूपमा लिएर यसको चाहिँ सङ्ख्या घटाउने कार्यहरू जस्तै मार्ने अथवा चाहिँ विषादीको प्रयोगहरू बढी गर्ने यस्ता गर्नु भएको छ भने यी कामहरूलाई चाहिँ भर्सक कन्ट्रोल गर्ने नियन्त्रण गर्ने कामहरू गर्नुहोस् त्यसपछि यसको संरक्षणमा चाहिँ मबाट जे शिक्षाहरू पाउनुभयो आफूले आफ्नो स्थानमा चाहिँ कसलाई सक्नुहुन्छ यस्ता शिक्षा दीक्षाहरू बाँड्नुहोला र लाटोकोसेरोको महत्त्व भएको कारणले गर्दा लाटोकोसेरोलाई संरक्षण गर्नको लागि चाहिँ हातेमाला गर्नुहोला भन्न चाहन्छु हस् त आफ्नो कार्य व्यस्तताका बावजुद पनि हाम्रो रेडियोको लागि समय निकालिदिनु भयो यसको लागि धेरै धेरै धन्यवाद त रेडियो युनिटीलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु मलाई केही समय दिनुभएकोमा यहाँ आफ्नो केही जानेका कुराहरू चाहिँ लाटेको सुरुको बारेमा केही राखिदिनु भएकोमा म पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु हस् धन्यवाद श्रोता अहिले तपाईँले सुन्नुभयो लाटो कोसेरोको महत्त्वको विषयमा केन्द्रित रहेर फ्रेन्ड्स अफ नेचरका रिसर्च अफिसर सुमन आचार्यसँग गरिएको कुराकानी यो सँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ आजको कार्यक्रमबाट तपाईँ श्रोताले केही न केही ज्ञान आर्जन गर्नुभयो होला भन्ने आशा पनि लिएका छौँ हामी आगामी श्रृङ्खलामा नयाँ विषयवस्तुसहित आउने नै छौँ तर त्योभन्दा अगाडि आजको कार्यक्रम कस्तो लाग्यो कुनै प्रतिक्रिया अथवा सुझाव दिन मन लागेको छ भने हामीलाई तपाईँका प्रतिक्रिया अथवा सुझाव पठाउन सक्नुहुनेछ पठाउनका लागि ठेगाना रहेको छ कार्यक्रम बाटिका सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्ज अमरगढी नगरपालिका पाँच खलङ्गा डडेलधुरा त्यस्तै तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल ठेगाना रहेको छ info dot radio unity at Gmail dot com हस्त श्रोता आजका लागि यस कार्यक्रमका संयोजक गणेश ठगुन्ना र प्राविधिक मित्र प्रतीक्षा धामीलाई धन्यवाद अनि तपाईँ श्रोतालाई विशेष आभार प्रकट गर्दै अर्को हप्ता पुनः नयाँ विषयवस्तुका साथ उपस्थित हुने बाचासहित म कार्यक्रम प्रस्तोता आशिष मल्ल पनि बिदा हुन्छु अर्को साता पुनः भेटौँला नमस्कार